दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पछि किन यो मेरो टाउको खा त सारी दिनै पर्छ के दसैँ जस्तो चाडा जिन्दगीभरि एक सरो फरिया र चोलो कति लगाउनु लाइस बुढी सारी पैसा न सैसा टिकी ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पछि किन यो मेरो आएको दसैँ आएको दसैँ आएको दसैँ आएको खसी पनि घरलाई ल्याउनु पर्छ बा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अब फालास बजिया घोर्ले खसी पैसा र सैसा टिकिट्यास ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्की आएको दसैँ नै हो कि यो मेरो दशा फर्की आएको वर्ष नै पछि किन यो मेरो टाउको चाहिन्छ बा मलाई डिङ्गो बुट बा मलाई कुर्ता सुरुवाल रातो स्वेटर चाहिन्छ बा मलाई धागो टङ्गा अनि लटाई चाहिन्छ बाबा मलाई बेलुन र आइसक्रिम चाहिन्छ साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफुल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि दक्षिणा तिस बुढी सय रुपियाँ छिना पैसा र सैसा टिकि ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको assim, I.